सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू तिम्रो देश लुट्न खोजे फर्की आउन बुद्ध तिमी तिम्रो देश लुट्न खोजे फर्की आउन बुद्ध तिमी दाजु भाइ नै फुट्न खोजे फर्की आउन बुद्ध तिमी चार जात छत्तिस वर्ण हाँसी खेली बसेको ठाउँ चार जात छत्तिस वर्ण हाँसी खेली बसेको ठाउँ खै किन हो छुट्न खोजे फर्की आउन बुद्ध तिमी तिम्रो देश लुट्न खोजे फर्की आउन बुद्ध तिमी जहाँ जन्मे जहाँ हुर्के जहाँ बस्छन् त्यही देशको जहाँ जन्मे जहाँ हुर्के जहाँ बस्छन् त्यही देशको विरुद्धमा जुट्न खोजे फर्की आउन बुद्ध तिमी तिम्रो देश लुट्न खोजे फर्की आउन बुद्ध तिमी कुर्सी खोज्ने होडबाजीमा उतारेर बाटोभरि कुर्सी खोज्ने होडबाजीमा उतारेर बाटोभरि सोझा जनता बुट्न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 पछेउरी रुँदा फाट्योमा जनतामाथि अत्याचार गर्नेलाई खबरदार जनतामाथि अत्याचार गर्नेलाई खबरदार हामी बिचको भाइचारा हर्नेलाई खबरदार संविधान लेख्छौँ भन्दै ढुकुटी तो रित्याएर संविधान लेख्छौँ भन्दै ढुकुटी तो रित्याएर आज भोलि भनी भनी टर्नेलाई खबरदार जनतामाथि अत्याचार गर्नेलाई खबरदार सोझा जनलाई निमिट्यान्न बनाएर त्यो सोझा जनलाई निमिट्यान्न बनाएर त्यो भ्रष्टाचारले खल्ती मात्र भर्नेलाई खबरदार जनतामाथि अत्याचार गर्नेलाई खबरदार दाजुभाइ लडाएर जात भातको नाउँमा दाजुभाइ लडाएर जात भातको नाउँमा भारी खुबको जङ्गार सर्नेलाई खबरदार जनतामाथि अत्याचार गर्नेलाई खबरदार जनलहर उराल्ने हो भन्दै अब फेरि जनलहर उराल्ने हो भन्दै अब फेरि भाषणाको आशय त्यान्द्रो छार्नेलाई खबरदार जनतामाथि अत्याचार गर्नेलाई खबरदार हामी बिचको भाइचारा हार्नेलाई खबरदार धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार कृष्ण जलन बेसहाराजीलाई प्रहरमा खोजी हुँदैछ तिम्रो हरेक प्रहरमा खोजी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 रुवाउँछ जसलाई आफ्नो सम्झन्छु उसैले रुवाउँछ फेरि अर्को साइनो कसरी गाँसु तिमी नै भन दुखी रहेछ छाती कसरी हाँसु तिमी नै भन आँसुको सागरमा चुर्लुम्ब डुबिरहेछ जिन्दगी आँसुको सागरमा चुर्लुम्ब डुबिरहेछ जिन्दगी जलिरहेको हृदय कसका लागि साँचु तिमी नै भन दुखी रहेछ छाती कसरी हाँसु तिमी नै भन तिमी बिना जिउन नसक्नु मेरो एउटै कमजोरी तिमी बिना जिउन नसक्नु मेरो एउटै कमजोरी तिम्रो यादहरूलाई म कसरी नासु तिमी नै भन दुखी रहेछ छाती कसरी हाँसु तिमी नै भन छुटिरहेछ आत्मा कसरी बाँचु तिमी नै भन यी सुन्दर गजलांशहरूका लागि गजलकार सिर्जना छेत्रीजीलाई धेरै धेरै धन्यवाद मृग चाहिँ तिम्रा नयन चोरु चोरु लाछ आज मृग चाहिँ तिम्रा नयन चोरु चोरु लाछ आज तिम्रो दिलमा मेरो नाम कोरु कोरु लाछ आज समाजको डरले हो कि शर्माएर टाढा बस्या समाजको डरले हो कि शर्माएर टाढा बस्या तिम्रो बाटो छेक्ने प्रखाल फोरु फोरु लाछ आज मृग चाहिँ तिम्रा नयन चोरु चोरु लाछ आज मनमा उठ्छन् तिर्सनाका छालहरू छताछुल्ल मनमा उठ्छन् तिर्सनाका छालहरू छताछुल्ल मनको कसिङ्गर मिठो प्रेमले सोरु सोरु लाछ आज मृगजै तिम्रा नयन चोरु चोरु लाछ आज कहाँ सक्छु तिमीबाट टाढिएर एक्लो बस्न कहाँ सक्छु तिमीबाट टाढिएर एक्लो बस्न गुन्द्रिजै हाम्रो मनलाई मोरु मोरु लाछ आज मृगजै तिम्रा नयन चोरु चोरु लाछ आज तिम्रो दिलमा मेरो नाम कोरु कोरु लाछ आज यी सुन्दर गजलांशहरूका लागि गजलकार रमेश क्षितिज बराजीलाई धेरै धेरै धन्यवाद राम्रो छैन भन्छन् फुल्लेहरू दो बाटोमा प्रेम खोज्दै बौतारिन्छन् डुल्लेहरू दो बाटोमा कोही कता रोइरहेछन् एक्लै बसी एकान्तमा कोही कता रोइरहेछन् एक्लै बसी एकान्तमा साथ जोडी प्रेम रसमा घुल्लेहरू दो बाटोमा फुलै राम्रो छैन भन्छन् फुल्लेहरू दो बाटोमा पीडा भयो भन्दै पिउँदा दिनहुँ यो शराबको पीडा भयो भन्दै पिउँदा दिनहुँ यो शराबको मातासँगै रमाइरहे झुल्नेहरू दोबाटोमा फुलै राम्रो छैन भन्छन् फुल्नेहरू दोबाटोमा झुटो कसम खाइ आज पछुतोमा बस्नेहरू झुटो कसम खाइ आज पछुतोमा बस्नेहरू यदा कदा तडपिँदैछन् भुल्नेहरू दोबाटोमा फुलै राम्रो छैन भन्छन् फुल्नेहरू दोबाटोमा बाचा कसम खाएको त्यो चोखो माया बिर्सिएर बाचा कसम खाएको त्यो चोखो माया बिर्सिएर टाढा भए एकअर्कामा खुल्नेहरू दोबाटोमा फुलै राम्रो छैन भन्छन् फुल्नेहरू दोबाटोमा प्रेम खोज्दै भौतारिन्छन् डुल्नेहरू दोबाटोमा धेरै धेरै धन्यवाद रसिक प्रधान प्रतीकजीलाई यी सुन्दर गजलांशहरूका लागि आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम जसमा तपाईँहरूबाटै प्राप्त रचना कतै मिलनका डोगहरू कतै बिछोडका एकै घाटाहरू एकैसाथ शब्दगुच्छमा सुन्न नभुल्नुहोला शब्दगुच्छ मात्रै सिर्जना कलाहरू डट कममा सूचना संगीत र भरपूर मनोरञ्जनको संसार हाम्रो संसार स्वास्थ्य खेलकुद र विचारको बहस अर्थ विज्ञान प्रविधि र विश्व समाचार हाम्रो संसार साहित्य कला र संस्कृति साथै समाजका हरेक गतिविधिलाई पढ्न सुन्न र हेर्न सकिने हामी सबैको आफ्नै वेब मिडिया हाम्रो संसार डट नेट हजुर हामीलाई आशा र विश्वास छ तपाईँको सूचना र मनोरञ्जन प्रतिको आवश्यकता हाम्रो संसार डट नेट लगअन गर्नुहोस् डब्लु डब्लु डब्लु डट हाम्रो संसार dot net a complete news portal web media net नठान्नु म हराएको भनी नठान्नु म हराएको भनी नसोच्नु म डराएको भनी मैले त मायाले बोलाएको मैले त मायाले बोलाएको नसोच्नु त्यो कराएको भनी नठान्नु म हराएको भनी हो यस्तै त दुख्छ यहाँ जहिले हो यस्तै त दुख्छ यहाँ जहिले नभन्नु आज तराएको भनी नठान्नु म हराएको भनी यहाँ यस्तै हेराइ हुन्छ त्यो यहाँ यस्तै हेराइ हुन्छ त्यो नबुझ्नु मन पराएको भनी नठान्नु म हराएको भनी हो यहाँ त आफैले नै गर्छ हो यहाँ त आफैले नै गर्छ नठान्नु त्यो गराएको भनी नठान्नु म हराएको भनी नसोच्नु म डराएको भनी यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार दीपक राई अन्जान कान्छाजीलाई पराईको मुलुकमा ढुङ्गा पर्दैछु म पराईको मुलुकमा ढुङ्गा फोड्दैछु म हराभरा बनाउन ठुल गोड्दैछु म तिमीलाई छाडी आज लागे विदेशमा तिमीलाई छाडी आज लागे विदेशमा हुर्काउनु पढाउनु बच्चा छोड्दैछु म पराईको मुलुकमा ढुङ्गा फोड्दैछु म भावीले निधारमा दुःखै त लेख्याएर छ भावीले निधारमा दुःखै त लेखाएर छ दुःखलाई सुखसँग भाग्य जोड्दैछु म पराईको मुलुकमा ढुङ्गा फोड्दैछु म तिमी रह्यौ स्वदेशमा म प्रदेशमा तिमी रह्यौ स्वदेशमा म प्रदेशमा तिमीसँग भेट गर्न बाटो मोड्दैछु म पराईको मुलुकमा ढुङ्गा फोड्दैछु म कति दुःख हुन्छ यहाँ के थाहा गरमा कति दुःख हुन्छ यहाँ के थाहा गरमा जानी जानी आफ्नै हात आज तोड्दैछु म पराईको मुलुकमा ढुङ्गा फोड्दैछु म हराभरा बनाउन फुल गोड्दैछु म यी सुन्दर गजलांशहरूका लागि गजलका मिलन मुक्तानजीलाई धेरै धेरै धन्यवाद Hara भित्र आँधी बेरी चलाएर गयौ बाँच्ने इच्छा मेरो सबै गलाएर गयौ तिमीसँग रम्न खोजे छाया जस्तै बनी तिमीसँग रम्न खोजे छाया जस्तै बनी आज छाडी मजधार छलाएर गयौ मनभित्र आँधी बेरी चलाएर गयौ मनभरि उमङ्ग थियो के के गर्छु भन्ने मनभरि उमङ्ग थियो के के गर्छु भन्ने हताभुङ्ग पारी सबै थलाएर गयौ मनभित्र आँधी बेरी चलाएर गयो ठान्थे मैले आफूलाई भाग्यमानी यहाँ ठान्थे मैले आफूलाई भाग्यमानी यहाँ दुःख रूपी फल रूपी फलाएर गयो मनभित्र आँधीबेरी चलाएर गयौ सँगै बाँच्ने सपना ती देखाउँथ्यौ सधैँ सँगै बाँच्ने सपना ती देखाउँथ्यौ सधैँ एउटा त्यो फोटो पनि जलाएर गयौ मनभित्र आँधीबेरी चलाएर गयौ बाँच्ने इच्छा सबै मेरो गला हेर गयो धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार निरज मैनालीजीलाई श्रोता मित्र अब म खोतल्ने तर्खरमा छु यहाँहरूकै चिठी पत्रको पोको हामीलाई हाम्रो इमेल इन्फो एट सिर्जनाका लहरहरू डट कम मार्फत आफ्ना प्रतिक्रियाहरू पठाउनुहुने श्रोता मित्रहरू हुनुहुन्छ ईश्वरी प्रसाद उपाध्याय प्रेम पूर्ण नेउपाने कपिल थापा नरेन्द्र थापा हिरा खड्का घनश्याम पालपाली हिमा उपाध्याय टेकजङ थापा प्रताप सिंह ठकुरी चन्द्र सूर्य थापा महेन्द्र कोइराला मानबहादुर गिरी विष्णु गिरी बहादुर बोहरा दुर्गबहादुर बुढा हेमन्त थापा नरेश पौडेल खिम बहादुर जीसी मनोहरी पाण्डे दिल्लीराज राई विशाल थापा शिवबहादुर थापा ज्योति प्रसाद शर्मा र सुनिल सुनार हामीलाई रचनात्मक प्रतिक्रिया पठाउनु हुने सबै श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनुहुने तपाईँहरूलाई साहित्यिक सलाह आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो website W W W dot सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम रावणको नामसँगै रामको पनि नाम आउँछ रावणको नामसँगै रामको पनि नाम आउँछ साथी राख इच्छाहरू बाँच्नलाई काम आउँछ सुख दुःख दिन रात बसमा छैन प्रकृति हो सुख दुःख दिन रात बसमा छैन प्रकृति हो यथार्थ यही बुझ्न सके जिन्दगीमा घाम आउँछ रावणको नामसँगै रामको पनि नाम आउँछ बाँच्न गाह्रो हुन्छ यहाँ आत्मविश्वास घटेपछि बाँच्न गाह्रो हुन्छ यहाँ आत्मविश्वास घटेपछि मती बिग्रे आफ्नै मनको भित्र छल छामा आउँछ रावणको नामसँगै रामको पनि नाम आउँछ राजनीति होइन जीवन फली फाप भइरहने राजनीति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 सुझाव र रचनात्मक सहयोगले यो कार्यक्रम अझै सबल र सक्षम रूपमा अगाडि बढ्ने कुरामा दुई मत छैन श्रोता मित्रहरू सदा चाहिँ एउटा साङ्गीतिक कोसेलीसँगै म कार्यक्रम प्रस्तुता खगेन्द्र अधिकारी अमृत कार्यक्रम उत्पादक कुमार यात्रीका साथ सहकर्मी मित्र सागर श्रेष्ठलाई पनि बिदा दिनुहोस् रेडियो ध्रुवतारा सामुदायिक एफएम उनानब्बे थुप्लो आठ मेघाट दैलेखबाट प्रसारण हुने नियमित कार्यक्रमहरू सुन्दै गर्नुहोला आउँदा जाँदा लाउँला विरती जदौ फुल्यौ कतै म फुले कतै तिमी फुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ तिमी फुल्यौ कतै म फुले कतै तिमी फुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ एउटा गर्दा जिउन सङ्ग सम्झौता गर्दा नचाहे नि बिस पिउनु पर्दो रहेछ चाहे नि बिस पिउनु पर्दो रहेछ तिमी झर्यौ कतै म कतै तिमी झर्यौ कतै म कतै यहाँ झरे छ जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ திலாய் சம் कतै म पुले कतै